काममा छैन घरबाट घर हाम्रो पोखरा सक्दैन अर्को माछा कोही गन्न सक्दैन जातै सानो मायामा हुँदैन माया साथैमा कसम खाँदिन तिम्रो माया छ कसम खाँदिन तिम्रो Thank you. plástico pura. sun भरी पानी बारुली त्यो कमरेमा गाग्रीभरि पानी माया लाउने रहर भएको छिटो हानी पानी लाउने भए लाइदेऊ माया अल्छाइ किन है राख्छौ ल है किन है राख्छौ छोरोलाई च्याटै शिरमा टोपी दैव संजुग भेट भयो नाप्ने गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिउँ आज आँगनीमा छम्मा छम्मा नाचे छम छम त साली फन पनि माछाको जोबन पिपलुको पाता जस्तो फिलिलिली झरी जाने रहेछ सुन चाँदी भन्नु मात्रै माया ठुलो रहेछ हो सन्दोगको कुरा बेला र मौका पर्दाखेरि माया लाउनु रहेछ कसो गरम बरिलै पाखर फिर्का झैँ त माया हिमालबाट खोलो झऱ्यो बेसी सलाला नदेखे माया के हो कसो देखे माया झलमल हो तोरीको तेला ठोरी करेला तिम्रो हाम्रो साली अब छैन बेला गयो अब हाम्रो दिन सरकार र रेलैमा त घर गर्नु छ बेलैमा जीवनको भर केही छैन उमेर छँदै मोजा गरौँ भैसा छँदै छैन हो दुई आत्माको मेला खहरको भेला जस्तो हुन्न साली चोखो माया लम्दा कालले नि छुँदैन बज्यो गजैले त रम्दै बसम है माजैले कर कमा 听。 see